नमस्कार अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल पूर्वी चितवनमा ट्राफिक नियम उल्लंघनका घटना वृद्धि भएपछि ट्राफिक प्रहरले हिजोदेखि विशेष अभियान शुरू गरेको छ अभियानको पहिलो दिन हिजो रत्नगरमा छड्के चेक जाँच गरिएको छ चेक जाँचका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने जना मोटरसाइकल चालक कारवाहीमा परेका छन् जसमध्ये तीसजनालाई स्पोटमै कारवाही गरिएको र सत्तालिस सूचना सवारी चालकको लाइसेन्स नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरीकाले चितवनका प्रमुख प्रहरी निरीक्षक रमेश राज भेटवालले जानकारी दिनुभयो कार्यवाहीमा परेका तीसजनाबाट दस हजार राजस्व संकलन गरिएको उहाँले बताउनुभयो नियन्त्रणमा लिइएको लाइसेन्सका सम्बन्धित चालकलाई न्यूनतम दुई सयदेखि एक हजारसम्म जरिवाना गराइने प्रहरी निरीक्षक भेटवालले बताउनुभयो साथै कागज पत्र नभएको एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ बिना हेलमेट सुबारी लकले चलाउने हेलमेटको लुपी फित्ता नलगाउने बिलबुक नबोक्ने लाइसेन्सको मेति सकिएकाहरूलाई कार्यवाही गरिएको उहाँले बताउनुभयो पूर्वी चितवनमा ट्राफिक प्रहरीको जनशक्ति कम भएपछि भरतपुरबाटै जनशक्ति ल्याएर चेक जाँच गरिएको ट्राफिक प्रमुख भेटवालको भनाइ छ पर्याप्त ट्राफिक नहुँदा ट्राफिक प्रहरीले नेपाल प्रहरीको सहयोगमा चेक जाँच गर्ने गरेका छन् यो अभियान अन्तर्गत क्षमताभन्दा बढ़ी विद्यार्थी बोक्ने स्कूल बसलाई समेत कार्यवाहीको दायरामा ल्याउने तयारी ट्राफिक प्रहरीको रहेको छ पूर्वी क्षेत्रका स्कूल बसहरूमा क्षमताभन्दा बढ़ी विद्यार्थी बोकेको पाइएपछि उनीहरूप्रति पनि निगरानी बढ़ाउन थालिएको प्रहरी निरीक्षक भेटवालले बताउनुभयो भरतपुर र नानगढ़ क्षेत्रमा भन्दा पूर्वी चितवनमा बढ़ी नियम उल्लंघन भएको पाइएको र यो अभियानलाई निरन्तरता दिने ट्राफिक कार्यले जनाएको छ अभियानलाई निरन्तरता नपाउनु र सुबारू सवारी चालकमा जनचेतना हुँदाहुँदै पनि अटेर गर्ने बानीका कारण जति नै चेक जाँच गरे पनि यस्ता क्रियाकलाप सोचे जस्तो न्यूनीकरण हुन नसकेको मेटुवालले बताउनुभयो केही समय अघिदेखि ट्राफिक प्रहरीकाले जिल्लामा बढ़ी सक्रियता देखाएको छ मौसममा आएको परिवर्तनले गर्दा पछिल्ला दिनहरूमा चितवनका अस्पतालहरूमा भाइरल ज्वरोका बिरामीहरू बढ़ेका छन् सरकारी अस्पताल भरतपुर अस्पताल लगायत जिल्लाका विभिन्न अस्पतालहरूमा मौसम परिवर्तनमा देखा पर्ने रोगका बिरामीको संख्या बढ़ेका हुन् भाइरलका बिरामी बढ़े पनि गम्भीर प्रकृतिका कम बिरामी भएकाले खासै चिन्तित हुनुपर्ने अवस्था भने रहेको चिकित्सकहरूले बताएका छन् जिल्लाका विभिन्न अस्पताल मध्ये भरतपुर सरकारी अस्पतालमा बिरामीको चाप दैनिक बढ़िरहेको छ आउने बिरामीहरू मध्ये एक तिहाई बिरामीहरू भाइरल ज्वरोकी भएको भरतपुर अस्पतालका फिजिसियन डाक्टर भोजराज अधिकारीले जानकारी दिनुभयो पछिल्ला दिनमा करिब दैनिक एक सय पचहत्तर जनाको हाराहारीमा भाइरल ज्वरोका बिरामीहरू आउने गरेको बताउनुभयो गम्भीर प्रकृतिका बिरामी कम तर त्रास फैलाउन खालको त्रास फैलाउने खालको संक्रमण बढ़ी देखिएको डाक्टर अधिकारीको भनाइ छ टाउको दुख्ने हाड जोने दुख्ने ज्वरो आउने भाइरलको लक्षण भएकाले यसबाट बस्न स्वयं आफै नै सचेत हुनुपर्ने डाक्टर अधिकारीको सुझाव रहेको छ जिल्ला जनस्वास्थ्य कार्यले चितवनले भाइरल ज्वरोका बिरामीहरूको संख्या बढ़न थालेपछि आम मानिसलाई सचेतना अपनाउन आग्रह गरेका छन् विभिन्न माध्यमबाट बस्ने उपायबारे सार्वजनिक सूचनाहरू जारी गरिएको जनस्वास्थ्य कार्यालयका भिक्चर कन्ट्रोल निरीक्षक राम केसीले बताउनुभयो भरतपुर नगरपालिका तीन वर्षको अभियानपछि हिजो साक्षर नगरपालिका घोषणा भएको छ साक्षरता कक्षा संचालनमै ढिलाइ भएपछि नगरपालिका साक्षर घोषणामा ढिलाइ भएको हो साक्षरता कक्षाबाट पाँच हजार एक सय एघार जना निरीक्षलाई साक्षर बनाइएको हो नेपाल सरकारले पन्ध्र वर्षदेखि साठी वर्षसम्मका व्यक्ति साक्षर बने साक्षर क्षेत्र घोषणा गर्ने प्रावधान रहेको छ भरतपुर नगरपालिका कार्यकारी अधिकृत नारायण प्रसाद सापकोटाले नगर क्षेत्रको साक्षरता प्रतिशत अन्ठानब्बे दशमलव एक आठ प्रतिशत रहेको बताउनुभयो उहाँले नगर नगरपालिकालाई सामाजिक विकासको मूल प्रभावमा लैजान साक्षर अभियानले सहयोग पुग्ने बताउनुभयो शहरी क्षेत्रमा बढ़ी अस्थायी बसोबास तथा बसाइसराईको प्रभावले नगर क्षेत्रलाई समयमै साक्षर घोषणा गर्न नसकिएको नगरपालिकाले जनाएको छ क्षेत्रीय प्रशासक शंकर प्रसाद कोइरलाले साक्षरता प्रतिशत जति उच्च बन्छ त्यति नै विकासमा जनसहभागितामा पनि वृद्धि हुने बताउनुभयो नवसाक्षर एक्कासी वर्षीय गंगामाया सापकोटाले उमेरमै पढ्न नपाए पनि बुढेसकालमा अक्षर चिन्न पाउँदा खुशी लागेको बताउनुभयो उहाँले शिक्षाबाट वञ्चित बन्ने वातावरणको अन्त्य हुनुपर्ने धारणा राख्नुभयो नगरपालिकालाई साक्षर घोषणा गर्नु पूर्व जिल्ला प्रहरी जिल्ला प्रहरी कार्यालय अगाडिबाट शुरू भएको र्याली चौबिस कोटी हुँदै नगरपालिका पुगेको थियो चितुवनलाई अघिल्लो आर्थिक वर्षको अन्त्यमा साक्षर जिल्ला घोषणा गर्ने भनिए पनि चितुवनलाई पुनः साक्षर बनाउन चुनौती कायमै रहेको छ देशमा नै पहिलो गाविस घोषणा गरिएको चितवन अझै साक्षर जिल्ला बन्न सकेको छैन चितवनमा अब शक्तिखोर सिद्धि काउले गाविस मात्रै साक्षर घोषणा गर्न बाँकी रहेको छ साक्षरता कक्षा ढिलो गरी संचालन भएको र वर्षाको समय भएकाले पनि साक्षर घोषणा गर्न समस्या भएको शिक्षा जिल्ला शिक्षा कार्य चितुवनले जनाएको छ देशकै पहिलो साक्षर जिल्ला चितुवन भने घोषणा गर्ने तयारी भए पनि ढिलाइ भएको छ जिल्लाको पहाड़ी गाविसमा साक्षरता कक्षा यस अघिको आर्थिक वर्षमा संचालन भए पनि केही व्यक्ति निरक्षर रहेको पाइएकाले पुनः दोहोऱ्याएर कक्षा सञ्चालन गर्दा केही ढिलाइ भएको कार्यालयको दावी रहेको छ सन् दुई हजार पन्ध्रसम्ममा नेपालबाट निरक्षर हटाउने सरकारको लक्ष्य रहेको छ कार्यालयले लिएको लक्ष्य बमोजिम भदौ त्याइस गते शिक्षा दिवस दिवसका दिन जिल्लालाई साक्षर घोषणा गर्ने भएको छ पूर्वी चितवनको खैरीमा बीस किलो गाँजासहित पक्राउ परेका एकजनालाई हिजो प्रहरीले सार्वजनिक गरेको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत खैरेनीको बैरेनीबाट पक्राउ परेका मकानपुरको माडी गाविस नम्बर चार कुवापानी बस्ने वर्ष चालिसका लालबहादुर रुम्मालाई मंगलबार बेलुका आठ बजे पक्राउ गरिएको थियो भने एकजना महिला भने भाग्न सफल भएकी थिइन् पक्राउ परेका रुम्बालाई हिजो बिहान इलाका प्रहरी कार्यालय खैरेनीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो आफूलाई झाँक्री भन्दै ठगी गरेको अवस्थामा भरतपुरबाट एकजनालाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ पक्राउ पर्नेमा भरतपुर नगरपालिका वडा नम्बर बाह्र निवासी चौबिस वर्षीय मनोज कुमार बुढाथोकी रहेका छन् उनलाई स्थानीय भक्ति खड्काकी छोरी सञ्जु खड्कालाई धामी झाँक्री गरिएको अवस्थामा नियन्त्रणमा लिएको प्रहरले सुनाएको छ पक्राउ परेका बुढाथोकीको साथबाट झाँक्री अवस्था आवश्यक पर्ने सामग्री समेत बरामद गरिएको जिल्ला प्रहरीकाले चितवनका प्रहरी निरीक्षक सूर्यबहादुर श्रेष्ठले जानकारी दिनुभयो यसअघि पनि बुढाथोकीले झाँक्री बसेर रोग निको पार्न सक्ने भन्दै ठगी गर्दै आएको प्रहरले सुनाएको छ नेकपा एमाले चितवन क्षेत्र नम्बर एकका दुई सदस्य सहित एघार जनाले हिजो संयुक्त विज्ञप्ति जारी गरी पार्टी परित्याग गरेको सुनाएका छन् क्षेत्रीय सदस्य राजकुमार भट्ट र शालिग्राम पाठक सहित उनीहरूले फस्टाउँदै गएको चाकरीवास र नवधनाध्यहरूको बोलबाटबाट आफूहरू असन्तुष्ट भएको भन्दै हिजो केही मितिदेखि पार्टी परित्याग गरेको सुनाएका छन् पार्टी परित्याग गर्नेहरूमा पूर्व क्षेत्रीय सदस्य जितबहादुर तामाङ संगठित सदस्यहरू वासुदेव वासुदेव आचार्य विश्वनाथ त्रिपाठी रमेश बाबु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 सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो अवस्था बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो सुजिता हमाल बिदा भए नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टी एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन वर्ग र चेक द्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापा खाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोक Narayangarh phone zero five six five seven one zero nine one